रेडियो वाचन आदरणीय श्रोताहरू नमस्कार आज पनि कार्यक्रम रेडियो वाचन लिएर म प्रस्तुता अच्युत घिमिरे यहाँहरू समक्ष उपस्थित भएको छु शिव अधिकारीको उपन्यास पुश्चली बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा गएको श्रृंखलादेखि हामी रेडियो वाचनमा प्रस्तुत गर्दै आएका छौं आज पनि पुश्चली उपन्यासको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं बयासी पृष्ठको यो पुस्तकमा नारी संवेदनालाई चित्रित गरिएको छ र बयासी पृष्ठ अन्तर्गत गएको पहिलो श्रृंखलामा हामीले करिब बीस पृष्ठको वाचन सकेका थियौं त्यस पछाडिको वाचन अर्थात दोस्रो श्रृंखला आजको कार्यक्रममा प्रस्तुत गर्ने जमर्कोका साथ उभिएका छौं आउनुहोस् पुष्चलीको दोस्रो श्रृंखला वाचन गर्नुभन्दा अगाडि शर्मिला बरदेवाको आवाजले सजिएको यो गीत सुनौ राति हामी बसेको जंगलमा घनघोर आग लागि भयो डडेलाको उग्र ताण्डव धेरै पटक भोगिसकेका दुसात जातिलाई यद्यपि यो घटना अप्रत्याशित र अनपेक्षित लागेन तर म जान्ने सुन्ने भइसके यता भने यति डरलाग्दो अग्निकाण्ड भएको थिएन आदिम जंगली मानिसहरूको विशेषता भनेकै कुनै पनि दैवी विपत्तिलाई सहजै सकार्नु हो यहाँ पनि यस्तै भयो जब अचानक शिलाकोट राम्रा पहाड़तिरबाट प्रचण्ड बेगले तातो हावा चर्चराहट आवाज र उत्ताउलो उज्यालो प्रकट भयो तब मानिस जनावर र चराचुरुङ्गीहरूको पनि कोलाहल शुरू भयो सबै आआफ्नो जगाहटको लागि हाहाकारी दौडादौड गर्न थाले मान्छेहरूले धेरथोर विवेक पनि प्रयोग गरे मूल्यवान र नाश नहुनुपर्ने वस्तुहरूको तदनुरूप सुरक्षा व्यवस्था गरे र आफूहरू नजिकको पानीघाट खाली चौर र ग्रामभूमितर्फ लागे तर अरू चराचरको त्यो पनि अवस्था रहेन वित्यासका बेला आँखाले पहाड़लाई पानी र पानीलाई पहाड़ देख्छ भागाभाग विपत्तिमा परेर कति ज्यान आत्तिरै गयो होला भने कतिले आँखा छिन्लेर अपहत्य गरे होलान् तैपनि जीवन मरणको संघर्षमा आजसम्म जितबाजी बाँच्नेहरूकै पक्षमा बढ़ी भएको छ पृथ्वीको कोख नमरेसम्म सृष्टिमा जीवले पुनः पुनः आयु एवं आकार ग्रहण गरेको छ रातभरि कोही पनि सुतेन आ आफ्ना जात वंश र वर्णको रक्षा र रेखदेखमा सबै लागे आफू जोगिए भन्ने प्रत्याभूति गरिसकेपछि अनि मान्छे मात्र होइन पशु पनि अरूहरूको खोजी नीतिमा लागे मैले यति बेला सबैभन्दा हडबडाएको मान्छे हरियाला देखे किन हो उसको सासले हम्स छोड्ला जस्तै लाग्यो केही छिन् त किन होला भने उसका आमा बाबु यस्तै अग्निदाहमा परेको र मरेको भन्ने उसलाई थाहा छ पछि मैले पनि यो सोचेँ र उसलाई आफ्नै कारणले अग्निकाण्ड भएको हो भन्ने बोध पनि भएको हुनुपर्छ हिजै उनीहरूले जंगलमा गोल पार्नु र हिजै त्यहाँ आगलागी हुनु संयोग नै भए पनि आपराधिक आशंका हुनैपर्छ बिहान भयो आगो मत्थर हुँदै थियो यसै पनि जहिलेसुकै बिहानी पख डढेरो सुस्ताउँछ नै त्यसमाथि हाम्रो नजिकको डन्टी जंगल रातभरिमै ध्वस्त भइसकेको थियो अबको पाली भूतभूतीमा को कति मरे बाँचेको पत्तो लगाउनु छ सुप्रा बस्तीको पक्कै कुनै नाम निशान बाँकी छैन होला जेथा जमानी के कसो भयो हेरेर पुनः पुनः घरवास बसाउनु छ मन्दिर අපන මන්දිරවාජා ජාරේ අපනේ गाउँको मुखियाले पहिले बालाई बोलायो मुखिया भएपछि मर्दा पर्दा न्याय निसाब गर्नै पर्छ आपद विपद हार गुहार माग्न जहिले पनि ऊ बा कहाँ आउँछ किनभने बासँग सरसहेको अरूसँग भन्दा सामर्थ्य छ किनभने बा हतियार व्यापारी पनि हो युद्ध र अनिकालका बेला पहिलो काम हतियारकै आइपर्छ हुनसक्छ मुखियालाई पनि आशंका भएको होस् जंगलमा आग लागि लक्ष्य लुहारकै कारण भएको हो कुरा लगाउनेले यस्तो अवसर नछोडेको पनि हुन सक्छ जा अपने सुन पावे तर मुख्यले त्यस्तो दृष्टता गर्न सक्दैन थियो र गरेन पनि किनभने त्यस दिन र त्यस अघिपछि पनि जंगलमा गोल पोल्ने काम धेरैले गरेका छन् यो याम नै यस्तै हो यहाँको कोइला लक्ष्य लोहारको लागि मात्र होइन देश देशान्तरसम्म पुग्छ ढाकरका ढाकर गोल उठाउनेहरू सुदूर देश परदेश कहाँ कहाँबाट आउँछन् आउँछन् त्यसो त वनपाले अड्डाका हाकिम रेन्जरहरूले पनि यो कुरा हेर्छन् देख्छन् कसैले देखेको थिएन हामी तीनजना बाहेक हिजो दिउँसो जलाकोटमा कोही पुगेको थिएन फेरि हामीले गोल राम्रै निभाएर त्यसलाई स्याउला माटोले मजाले पुरेका पनि हौ भन्नुहोस् मेरा सामुन्ने कसले भन्न सक्छ Yeah. मैले त्यो कुरा झिकेर कसैले झगडा गर्न खोज्यो भने झम्टने सुरले मुटु आकी थिएँ कसैले चुक्क बोलेन ठिकै भयो बिचरा हरिया दुखित थियो झोप्राएर रुना लुना झैँ गरी बसिरहेको उसलाई मैले सान्त्वना दिन भने अब हाम्रो घर जानै राम्रो बन्छ अब बालाई खप्टाको घर बनाउनु भन्नुपर्छ खप्टा भए खर जस्तो बल्दैन नि गाउँको बजार एरियामा खप्टाका घरहरू देखेर रहर लागेको तर दबिराखेको त्यही इच्छालाई मैले प्रकट गरेँ उसले त्यसलाई सायद पत्याएन किनभने दुस्सात गाउँमा नयाँ सभ्यता भित्राउनु असम्भव हुन्छ हरियामा भन्दा दुई चार वर्ष जेठो छ तर जेली छ ऊ उत्पाद बलियो छ तर मूर्ख खाले एकहोरो छ बाले अराए बेगर उसले कुनै काम गर्दैन यत्तिकी बाको इच्छा अनुकूल छ भने ऊ मेरो र आमाको पनि अनुरोध मान्छ यसबेला मैले आमाको मनस्थिति अरूभन्दा भिन्न र बेग्लै संकल्पले प्रेरित देखिरहेकी छु त्यसैले मलाई आमा छेउ केही कुरा कोट्याउन धक लागेको छ आमा यति बेला मसँग पनि रिसाएकी हुन सक्छ त्यस निम्ति मैले बाहरूको सभाबाट छुट्याएर हरियालाई आमा भए ठाउँ ल्याएकी छु आमाले केही कुरा अराउलिन् हामीलाई भनेर म आज्ञाकारी छोरी चाहिँ गम्भीर भई बसेकी छु हजार अपने मंदिर घाम उदाउँदासम्म ती आदिवासी गाउँलेहरूले अब के गर्ने भन्ने सल्लाह मिलाइसकेका छन् गाउँबाट सुकिला मान्छेहरू आइपुग्नु पहिले नै आत्म उद्धार र पुनर्वासको प्रबन्ध मिलाइसक्नुपर्ने मतो उनीहरूले मिलाइसकेका छन् किनभने पहिले पहिले पनि यस्ता घटना भइआएकाले उनीहरूलाई थाहा छ परदेशीहरूको सहयोग लिनु नपरोस् उनाउ मानिसहरूको सहानुभूति लिन र पर इच्छामा आफू सुध्रिन दुसाधहरू मरे चाहँदैनन् र घर फर्क आफ्ना आफ्ना झुप्रा स्याहार्नतिर लाग मुखियाले आदेश गर्यो मुखिया अघि अघि र पछि पछि सारा दुसाद जाति लाग्यो यसको मतलब हामी पनि तदनुरूप पदानुसरणमा लाग्यौं संयोगले हाम्रो र नजिकको केही छात्राहरू डढेका थिएनन् बाले हामीलाई घरमै छोडेर आफू अरूको उद्धारमा जाने कुरो बताए र हामी माने म र मेरी आमा दुरूहा दुखान्त देशका निरीह अवशेष चाहिँ टामाटुमी भएर बस्यौं मौन म्लान मोमबत्ती जस्ती टिमटिमाउँदी आमालाई अङ्गालो मारेर मैले भने आमा दुःख मनाउन नगर नत्र मलाई पढाए बढाएको के काम मान्छेलाई यस्तै नसोचेको आपत आइलाग्छ त्यसै बेलाको लागि दैवले आँट दिएका हुन्छन् यो कुरा त्यही किताबमा लेखेको छ तिमीले मलाई पढाएको किताबमा ती अरूहरूले त किताब पनि पढेका छैनन् हामी पनि तिनीहरूलाई सघाउन लागौं मैले बुद्धिको कुरो गरी चुक्यार आमा रोइन् आमा रोएको देखि म पनि रोइ आमाले मेरो आँखा सुमसुमाइन् एकातिर मलाई अपार आनन्द लाग्यो अर्कोतिर छटपट्टि लाग्दो विषाद पनि किनभने कल्पिए र कल्पिए जति काम गर्न पनि सकेको मान्छे महान बन्छ विवश एक ठाउँ बसेर भावनामा तरङ्गिनु सिवाय महाभारत गर्न केही नसकेपछि भावुकता रुवाईमा परिणत हुन्छ त्यो रुवाई संवेदनाको सतह मात्रै हो त्यसको शीर्षबिन्दु बेपत्ता कहाँ छ कहाँ सारा अभिलाषा रनाहुमा परिणत हुन्छ त्यहाँबाट उठेर आमाले मलाई नदीमा लगिन् नदीसम्म ओर्लँदा बाटोमा आगोका अवशेष थुप्रै भूतपुती धुहाइरहेको भेटियो डढेका ठुटा मुडा सारा लोक डढेको पत्कर र उल्चेको माटोको गन्धले व्याप्त थियो कता कति गहिरो रुहाई जस्तो दुःखद आलाप सुन्नु बाहेक विपत्तिले खग्रास पारेको त्यस भूमण्डल सर्वत्र चकमान्न थियो जब हामी नदीमा पुग्यौं र नुवाई धुवाई गर्न लाग्यौं तब केही ग्रामजनहरूका साथ वनरक्षक दल त्यहाँबाट गजग्राह दोभानतर्फ लाग्यो आमाले तिनीहरूलाई टिट लाग्दो पाराले हेरिन् तिनीहरूले पनि हामीलाई देखेनन् या वास्ता गरेनन् हामी ढुक्क भयौं ती हाम्रा घर गाउँतिर गएनन् नदी निर्मल निरामय गतिमा थियो जंगलको आगोबाट ऊ निष्प्रभाव थियो मानव आगो र पानीको कुनै नैसर्गिक नाता नै हुँदैन यद्यपि आगोले आहत हामी झैं कतिलाई उसले संरक्षण दियो दिँदै थियो रातभर यताका जनावर उता जंगल पार गरेर बाँचेको सन्तोष अनुभव गरे कतिले रातभर पानीमा नै गुजारा गरे यो सबै क्रिया नारायणी नदीका निम्ति दैवी स्वभावगत सामान्य प्रक्रिया थियो त्यताबाट फर्केर फेरि आफ्नै जातिका दुःख निपटारा गर्न साथ लाग्यो आमाले बालाई एक्लैमा डाकेर केही भनिन् त्यसपछि बाले आमा र म अरू चार पाँचजना दुस्साथ युवकहरूलाई लिएर घर आए घरबाट आमाले डोका कठारी खरपन र डोरी नामलाई निकालिन् र एक एकजनालाई थमाइन् बा आफ्नो खजाना गुफाघरमा पसे र केही छिनमै त्यहाँबाट आमालाई बोलाए केही चिज जिम्मा लगाए बाको त्यो गुफा घर रहस्यमय छ जसमा म र मेरी आमालाई समेत पस्ने अनुमति छैन आफत पर्दाका बेला बाबु एक्लै त्यहाँ छिरेर केही वस्तु निकाल्छन् अरूको उद्धार गर्छन् त्यसैले यस ठाउँमा बाबुको मात्र यति ठूलो मान भाव छ त्यहाँबाट हामीहरू आमाको नेतृत्वमा नारायणघाट बजार गयौं त्यहाँबाट थुप्रै खानपानका सामान किनेर बेलुका पख गाउँ फर्क्यौं दिनभर खटेर आधा आधी झुप्रा बनेका र बन्दै गरेका ठाउँमा हामीले लिई गएको खाजा सामल उत्सवमा प्रसादी बाँडे सरह भयो तुरुन्तै दुःखलाई बिर्साउने र सुखको परिकल्पनामा उक्साउने काम सातु सामलले गर्छ रातको जुन सँगसँगै क्रमशः त्यो दुसाद गाउँ पुनः पुनर्जीवनतर्फ अग्रसर हुँदै रह्यो दिन सामु सबै सबैसित रहेर नि पाएन छु साथ आफन्त र परै भन्नु घाम छाया छ सबै छाडी एक्लै जानु माया त्यही रहेछ सबै छाडी एक्लै जानु माया त्यही रहेछ लगाने उकाली ओराले रहेछ आउनु अघि जहाँ थिए जानु त्यही रहेछ आउनु अघि जहाँ थिए जानु त्यही रहेछ जिन्दगानी उकाली জানো রেখা मेरो सोह्र सत्रको चञ्चलता ममा बढी नै छ अरूमा भन्दा विशेष मेरो दैहिक एवं भौतिक अवस्था सहज छ कुनै पनि फिक्री मलाई छैन परिवारको सुख सुविधा र श्रेष्ठताले मानिसको मनोविकासमा ठूलो टेवा दिन्छ यत्तिकी म हुर्केको परिवेशलाई सभ्य समाजको कोटीमा धर्न सकिँदैन परन्तु म त्यो समाजको सर्वोत्कृष्ट कोटीमा पर्छु भन्ने मलाई लाग्छ ममा व्यक्त जिज्ञासा प्रत्युत्पन्नता आदिले मलाई भलो मानिसको छेउछाउ पुर्याउँछ भनिहाले आमाले मलाई किताब पढ्नेसम्म शिक्षा दिएकी हुन् घरैमा भए पनि मेरो शिक्षा शिष्ट मानिसको लागि आवश्यक योग्यताको छ म अङ्ग्रेजी नोबेलसम्म पढ्न सक्छु जबकि मेरो बाबुको लागि त्यो कालो अक्षर भैँसी बराबर छ जंगली जीव स्वभावैले भावुक हुन्छन् मनचिन्ते हुन्छन् उनीहरू जमिनमा भन्दा आकाशमा बढी विचरण गर्छन् भाग्यवादी मान्छे भयशील हुन्छ दुसाधहरू त्यसैले दैवी दुर्गतसित धेरै नै डराउँछन् तर ममा चाहिँ किन हो त्यस्तो भय प्रकोप भावना बच्चेदेखि छैन म विषाक्त सर्पलाई सहजै समात्न सक्छु बिच्छीहरूलाई हातले मिचेर मार्न सक्छु अरू दुस्सात केटाकेटी सुकिला मानिसहरू परदेशी पर्यटकहरू देखेर पनि डराउँछन् म भने उनीहरूसित कुराकानी गर्न रुचाउँछु बाघ भालुसित पनि म उति विधिक्क हालिन्न जम्का भेट हुँदा कतिपय बेला म तिनीहरूलाई तर्साउने चेष्टा गर्छु संयोगले म आजसम्म कुनै ठूलो दुर्घटना वा विपत्तिमा परेको छैन त्यसो त एक दुई साथीहरू मेरो साथमा सधैँ हुने गर्छन् ती मसित चमत्कृत भएर नै साथ लागेका हुन्छन् मलाई डर लागेको भनेको गए वर्ष बाढीमा हो त्यस किसिमको दैवी विपत्ति मैले आफ्नो जीवनकालमा अरू देखेको छैन धेरै मान्छेहरू वस्तुभावहरू बगरभरि मरेर पल्टेका ढाडिएर गनाएका सिनोहरू साह्रै विभत्स दशा थियो त्यो चिलहरू गिद्धहरू मडारिएको आकाश एक किसिम भयासन्न भूतको प्रतिबिम्ब जस्तै लाग्थ्यो महिनौसम्म जंगलमा जनावरहरूको त्रासद अवस्था देखिन्थ्यो एक लोकबाट अर्को लोकमा निर्वाचित हुने वा अथवा कुनै कुनै जीव त सदाकालका लागि लोप हुने पनि अवस्था हुँदो रहेछ एक अर्थमा मलाई पनि आगोभन्दा पानी डरलाग्दो पदार्थ हो भन्ने परेको छ बाढीले निवेशभरमा बस्तीका बस्ती उजाड पार्छ जबकि डडेलोले खाएको जमिन एकाध महिनामै उर्वर भइसक्छ नवजीवनको प्रत्याशा छिटो परिवर्तनले जसरी पूर्ति हुन्छ वर्षौं लागेर पुननिर्मित हुने सभ्यता त्योभन्दा धेरै गुना आकर्षक आजभोलि म विपन्न आदिम जातिको कोटीमा बाँचेका यी मानिसहरूदेखि खिन्न छु यिनीहरूको इहलीलासँग द्रवित भएर मनोगत रूपले झण्डै छिन्न बिन्न छु आमाको मूर्छा पनि रोग बढेको छ ओखती मूलको लागि बाबुलाई सम्झाएर बजारसम्म लाग्ने जाँच्ने गरेको यहाँका आदिवासीलाई मन पर्दैन झारफुके जडीबुटीले यस्तोमा काम गर्दैन मेरो विश्वास यसरी हुर्केको छ कि उनीहरूको अन्धविश्वासले मलाई सहँदैन म खेतीबालीमा प्रवृत्त गर्न खोज्छु युवा जमातलाई त्यसरी तयार पार्न खोज्नु यहाँ विद्रोह ठहर छ झुपडीवासीले महलको सपना देखाउँदैन जुन कुरा यहाँको व्यसन हो त्यसभन्दा उन्नत विचार दुर्व्यसन ठानिन्छ स्वाभाविक हो प्रकृति र विकृतिको भेद छुट्याउने बुद्धि जहाँ जन्मेकै छैन त्यहाँ मानिस र अमानिसको परिभाषा कसले पढाउँछ म पाठशाला खोल्न मान्छु कसलाई भन्ने बामालाई प्रश्न गर्छन् तिमीले खोल्छु भनेर पनि को यहाँ पढाउन आउने भनिहाले जहाँ सभ्य काठका मान्छे देखेर डराउने परिस्थिति छ त्यहाँ सभ्य हुने पद्धतिलाई कसरी प्रवेश गराउने बुबा धेरै नै वृद्ध भइसके बाला सम्झाउन र बाले सम्झाउन पनि अब कठिन छ विश्वास र अविश्वासको स्थितिमा उनलाई केवल हरियाले सम्हाल्न सक्छ साँच्चै भन्नुपर्दा हरिया मात्रै उनको उत्तराधिकारी ठहर्न सक्छ मेरो बारेमा बाला चिन्ता उचित माफिक वर खोजेर जिम्मा लगाउनु मात्रै हो सोझे भन्ने हिम्मत नगरे पनि अन्तर्मनले केही त्यस्तो कल्पना उनले गरेकै हुनुपर्छ यही समाजमा त मेरी छोरीलाई आँक्ने मान्छे भेटिन सक्दैन कतै बाहिरकाहरूले मानेर माग्न आए भने तिनलाई नै दिई पठाउनु पर्ला आमाले पनि भनिन् आमालाई म आफ्नो प्रतिबिम्ब जस्तै राख्छु स्त्री जाति एक्लैमा अनिर्भर जाति हो रुख बिनाको लहरा जस्तै म आफ्नो जीवनको अनुभव आमाको आदेशमा बिहे गर्न चाहन्छु मैले सामुन्यमा केही मान्छे मरेको देखेको छु धेरैजसो बच्चा र केही बुढाबुढी त्यस्तोमा मान्छेहरू केही दिन शोक गर्छन् कसैलाई डढाउँछन् कसैलाई गाड्छन् त्यसपछि बिस्तारै ती मानिसहरू बेसिन्छन् धेरै मान्छे जन्मेको देखेको छु जन्मनेहरू आ आआफ्ना आमाबाबुको कोख काखमा हुर्कन्छन् बढ्छन् बढेपछि तिनले कुल कर्म अनुरूप काम सम्हाल्छन् जुन काम उनका बाबु आमा र बाबुआमाका पनि बाबुआमाले गरिआएका हुन् त्योभन्दा बढी साहस र उन्नति यी कसैले गरेका छैनन् गर्ने आँट र विचार पनि गर्दैनन् मलाई लाग्छ केही गरौं तर के गरौं कोही पनि सहयोगी देखिँदैनन् अरूले भन्दा विशेष वीरता प्रदर्शन गर्न सक्छु म निडर आँट देखाउन सक्छु तर केवल जंगली आखे टक्को जस्तो मात्रै जोस जाँगरले के हुन्छ यस्तो अनकन्टार अरण्यमा म एक्लो जीव संघर्ष चेतक भएर के हुन्छ रङ्गी एक दिन जाडोको मौसममा म एक्लै धनुकाँडको अभ्यासमा जंगली बस्ती भन्दा केही टाढा एउटा पट्यारिलो पहाडमा बसेर उडेको चरा खसाल्ने क्रीडा गरिरहेको थिएँ मेरो बाँडले घाइते भुइँ भुइँमा खसेको चरालाई हठात सम्हाल्न पुगेको एकजना अधवैंशी भिक्षुमा मेरो आँखा पर्छ पैँतिस चालिस वर्षको उमेरको गेरुधारी ती मानिस मैले पहिले कहिले नदेखेको र यस्तो निर्जन ठाउँमा कहिले देख्ने अनुमान पनि नगरेको व्यक्ति हुन्छ मलाई अचम्म लाग्छ र ऊ पनि मतिर अचम्म मानेर हेरिरहेको हुन्छ म अनायास उतिर अगाडि बढ्छु र ऊ मतिर जिज्ञासु दुवै हुन्छौँ र दुवै चुपचाप भेटिन्छौँ त्यो मेरो शिकार हो मलाई सुम्पनुहोस् त मैले भने दिन भने के हुन्छ उनले प्रतिवाद गरे झगडा हुन्छ मैले थपेँ झगडा म पनि गर्न सक्छु उनी पनि तम्सिए त्यसपछि विवाद निकै अघि बढ्छ उनले भने यसले तिम्रो के बिगारेको छ संसारका सबै प्राणीले बाँच्न पाउनुपर्छ यस जंगलको सबै जीवलाई म मार्न सक्छु त्यो मेरो अधिकारभित्र पर्छ मैले जिद्दी गरेँ तिमीसँग हतियार छ तिमी युद्धका लागि छौ तिमीमा बुद्धि छ बल छ तिम्रो आहार पनि र विहार पनि यही नै हो तर तिमीसित विवेक पनि हुनुपर्छ दया र क्षमाशीलता पनि हुनुपर्छ किनभने तिमी मानिस छौ मानिस पशुभन्दा उच्च र विशिष्ट हुनुपर्छ उनले शान्त भावले उपदेश सम्झाउन खोजे त्यस्तो हुनैपर्छ भन्ने के छ मैले फेरि हट गरेँ तिमी हट नगर भगवान बुद्धले भन्नुभएको छ दया धर्म हो क्षमाबाट मान्छेलाई परम शान्ति मिल्छ शब्द मैले सुनेको नाउँ हो उनका बारेमा म साना ससाना कथाहरू पनि पढेको हुँ मैले देखेको बुद्धको तस्विर पनि यस्तै यस्तै थियो क्षमा शान्ति सन्तोष यी यस्ता कुरा भए जसबारे जान्ने मलाई रहर छ तर प्रभावित हुने भावना भने म भित्र सुन्ने छ त्यसो हो भने मैले अब के गर्नुपर्छ त भिक्षुसित आग्रहशील भएर सोधेँ अनि भिक्षुले उत्साहित हुँदै भने प्रायश्चित गर्नुपर्छ त्यो भनेको के हो प्रायश्चितको अर्थ उनले यसरी सम्झाए कुनै जंगली बुटी अर्थात् ओखती झार खोजेर यसको घाउमा लगाउनुपर्छ यसको उपचार तिमी आफ्नै हातले गर्नुपर्छ त्यस्तो मैले कहिल्यै गरेको छैन थाहा पनि छैन कोही वनझाँक्रीलाई सोध्नुपर्छ सोधेर आऊ या मलाई सोध मै सिकाउन पनि सक्छु सोधेँ ल सिकाउनुहोस् त अनि उनले नजिकै कान्लाको झार घोड ताप्रेर चरी अमिलो टिप्न भने त्यसलाई पत्थरमा कुट्न हराए एउटा पातमा निचोरेर त्यो रस चराको घाउमा लेप्न लगाए त्यसै पनि बीचबीचमा छटपटाएर फडफडाइरहेको मलेबा निकै चिप्कारेर फुत्कन खोज्यो मलाई यसअघि कहिल्यै नभएको पीडा अनुभव तथा दयाभावले कता कता मनभित्र छोयो उनले बडो स्नेहपूर्वक ओखती लगाएर त्यस चराको घाइती अङ्कमा पानीको खोल्छा नजिकै लागि मलाई छुन लगाएर छोड्न लगाए म कुनै जीवप्रति पहिलोपटक यसरी भावुक भएकी थिएँ चरा अलिअलि गरेर फड्को मार्दै नदी किनारै किनार हामीले नदेख्ने दिशासम्म गयो उसको उद्धार भयो अब तिमी धन्य भयो हो कि होइन भिक्षुले मलाई क्षमा भावले सोधे म एकछिन टोलाएँ त्यसो भएर मलाई के भयो मैले आफ्नो शिकार गुमाएँ तपाईँले मेरो भोजन खोज्नुभयो म रिसाए जस्तो अभिनय गरे तिम्रो भोजन हुने वस्तु अरू थुप्रै वनस्पतिहरू पनि त छन् हेर पानी हावा प्रकाश यी सबै तत्व नभए तिमी बाँच्न सक्दैनौ हामी र ती जीव दुवै उस्तै उस्तै हौ तिनले हामीलाई खाए भने हामी शिकार हुन्छौं हामीमा बुद्धि छ त्यसैले उनीहरूभन्दा विशिष्ट छौं छल गरेर झुक्क्याएर उनलाई मार्न सक्छौ त्यसलाई हामी आफ्नो कलाबाजी ठान्छौं बिचरा उनीहरू आफै सरह प्रकृतिका जीव हामीसँग आजीवन त्रसित हुन्छन् उसलाई मारेर भोजन गर्छौ अलिकति रगत मासु तिमीमा उसको अंश थपिन्छ तर उसको बाँच्ने इच्छा उसलाई बाँड लाग्दाको चोट दुःख द्रवित उसको आत्माको चितकार ती सबै अनुभव तिमीमा सरेको हुन्छ जबकि मासुको स्वादमा ती सबै अनुभवलाई तिमी बिर्सन्छौ देउताले तिमीलाई उसलाई बराबरी जन्म दिएका हुन् तिम्रो केही बिगार नगरिकन तिमीले उसलाई मार्न मिल्छ अह मिल्दैन तिमीलाई पछि भगवानले सोध्नुहुनेछ ओहो यो जोगीले त मलाई धेरै कुरा पो त भनिरहेको छ मलाई जोग चल्छ भगवान् कहाँ छ मैले अलि रिस रिसाएरै सोधेँ तिम्रो बोलीमा तिम्रो मनमा बुद्धिमा जताततै हुनुहुन्छ उनी उत्तिकै शान्त थिए देखाउन सक्नुहुन्छ सकिन्छ तर तिमीले चाहनुपर्छ मैले भने ल मैले चाहे आँखा चिम्ल र मैले खोल नभनेसम्म चिम्लिराख ल चिम्लेँ त्यसपछि निकै बेरसम्म केही पनि चालचुल भएन दिक्षुले स्वभावगत सौम्य भाषामा भने केही नौलो अनुभव फरक भाव आएको छ तिम्रो मनमा अँ केही अनौठो बासो आएको छ हो लौ आँखा खोल मैले आँखा खोल्दासम्म त्यहाँ भिक्षुले कतैबाट सुनौलो केटुकेको गाँझै ल्याएर मेरो अगाडि रोपिसकेका थिए र उनी आफू त्यहाँबाट निकै पर गइसकेका थिए आँखातिर हेरेर भने ईश्वर भनेको त्यही वस्तु हो जो आँखा चिम्लेर अनुभव गर्न सकिन्छ त्यो उसको सुन्दर रचनालाई तिमी हामीले जोगाउनुपर्छ त्यसमा तिमीले सधैँ पानी हाल्ने गर्नु तिमी स्वयं पनि त्यस्तै वनफूल हौ मलाई पनि ईश्वरले यहाँ पानी हाल्न पठाएको थियो ल है त यस्तो छली कथा कथा त राम्रै हाल्नुहुँदो रहेछ ल ल मैले माने पक्नुहोस् उता एकदमै झाडी छ डरलाग्दो जंगल बाँस बस्ने कतै ठाउँ छैन बाघ भालु लाग्छ म आएँ मलाई पनि ईश्वरले यसै निम्ति खटाएको छ त्यसपछि भिक्षु प्रसन्न भए अति प्रसन्न मैले उनको मनको भाव बुझेर भनेको उनी मेरो चाल चालडाल देखेर साँच्चै रमाए मैले उनलाई लिएर साँझ आफ्नो घर गएँ आमाले संशय गरिन् को पराई मान्छेलाई लिए आएको नचिनेको मान्छेलाई बाटो भुलेको पर्यटकलाई बाघ भालुको मुखमा पर्नबाट जोगाएर मैले राम्रो उपकार कर्म गरेको बताएपछि आमाबाले पनि मलाई स्याबासी नै दिए आमाबाले उनको पनि हुलिया लिए र यहाँको चालचलन जंगली जातिकै सरह नियम नीतिमा बस्नुपर्ने विधि व्यवहार बताए ती परदेशी भिक्षुको सम्बन्धमा जसरी म अप्रत्याशित परिबन्धमा परेको थिएँ र धेरै कौतुक त ममा थपिँदै गइरहेको छ सायद मेरा बा आमालाई पनि अनौठो ढुकचुकीले सताइरहेको हुनुपर्छ नत्र यस ठाउँमा यसरी मान्छे बास बस्न नै आइपुग्नु चाहिँ अपत्तारिलो संयोग नै हो त्यो पनि एक्लो मानिस पुरापुर खानपानका सरसामान सहित मसित सबै कुरा छ यहाँहरूले चिन्तै नगरे हुन्छ बस्ने टेन्ट ओढ्ने ओछ्याउने ब्याग खाने सातु सामल पिउने पानीको टुम्लेट सबै पाहुनाले एकै वचनमा सबै सेवा सत्कारको जवाफ दिए केही चौरमा किला गाड्न थाले म मद्दत गर्न पाउँछु कि भनेर छेउमा उभिए आमा अलि भयभीत देखिन् र बाबुलाई भनिन् होइन उनलाई खोलमा देखाइदेऊ पाहुना बस्ने घर नत्र एकछिनमै गाउँभरिका मान्छे यहाँ जम्मा हुन्छन् र उल्का रडाको मचाउँछन् बाले आएर उनलाई एक्लैमा डाकेर सम्झाए यहाँ नयाँ मान्छेले घर बनाउनु वर्जित छ र अझ यस्तो खाले घर बनाउनु त आपत्ति नै हुन्छ किन उनले अचम्म माने किनभने यहाँ जोसुकै आएर पनि हामी जस्तै हुनुपर्छ यहाँको ईश्वर अलि त्यस्तै उटपट्याङ छ मैले अलि उल्लु तालले सम्झाएँ Ben ben ben ben ben ben ए ल माने अनि म कहाँ बस्नु त मेलजोल देखाउने हिसाबले उनी तयार भए त्यसपछि बाले उनलाई पुरानो पाहुनाहरूको लागि बनाइएको र तजबिजले राखिएको छुट्टै कोलमामा लिएर गए खानपिन पनि हामीहरू नै गराउँछौँ आफ्नो पाहुनालाई बाले भने अह त्यसो चाहिँ हुँदैन पाहुनाले हट गरे हट नै गर्नुहुन्छ भने तपाईँ आफ्नो खाना पनि खानुहोस् र हाम्रो अन्नपानी पनि ग्रहण गर्नुहोस् किनभने गाउँका मान्छेहरूले तपाईँ हाम्रै आश्रित हामीले नै बोलाएका मानिस भनी नठानेसम्म तपाईँलाई यहाँ बस्न दिने छैनन् यति भनिसकेपछि पर्यटक भेक्सुले त्यो पनि माने ठिक छ त्यसो भए तपाईँ जे खानुहुन्छ मलाई त्यही खान के आपत तपाईँ पक्कै सिद्रा खानुहुन्न सिनो खानुहुन्न बाले निदो भएर पनि सोध्नै पर्ने कर्तव्य निर्वाह गरे हो निरामिष भिक्षुले पनि बाको विवेक सम्मत आतिथ्य भावलाई पवित्र वचनद्वारा शीर्षोपचालन सहित स्वीकारे राति जब वृद्ध बाबु निस्लाम सुतिसकेका थिए र रुग्ण आमा चिन्ता परितापले अर्धनिद्रित थिइन् मैले त्यस नभागत सन्यासीको परीक्षा लिने विचार गरे सामुन्यको जंगलबाट खतरा खोत्रुक गरी खोलमा नजिकै आएर र घुर गरे खोलमाको फरीको उघारे जस्तो गरेर क्रमशः उनलाई तर्साउने चेष्टा गरे तर त्यो मान्छे कति नहडबडाइकन सिरानीबाट टर्च लाइट निकाली ओरी सौम्य भावले म सम्मुख आयो मैले लगाएको बाघको मुखुण्डोलाई टर्चको उज्यालोमा स्थिर गर्यो र ए के खोजेको भन्यो यहाँसम्म कि बाघको त्यस मुखौटोलाई सुमसुम्याउनै खोज्यो त्यसपछि म आफै भागे चालपाउला भन्ने डरले चार हात खुट्टाकै बलले भागे ए के चलमा लागेको हँ आमाले बरू मेरो गतिविधि चाल पाएर आवाज दिएन त्यो मानिस भने बाघलाई छोएर पनि पुनः शान्त निधायो yeah, yeah. म हो क्यारे देउता छ नै क्यारे भनेर त्यसपछि बेला बखत बहकिने गर्न थाले आमा त्यो मान्छे मलाई देउता छ भनेर धेरै फसल्याङ फुस्नु पर्छ पहिलो दिन पहिलो भेटमै उसले त्यो प्रमाणित गर्न खोज्यो राति उसकोमा बाघ आउँदा पनि ऊ डराएन डराएन मात्र होइन त्यो कुरै कसैसित गरेन जबकि ऊ बाघसित बोलेको समेत थियो म छक्क छु तिमीले मलाई कतिचोटि भन्यौ यीशुको कथाहरू पढेर देउताको अनुहार सन्देश र चमत्कार बतायो बुझायो मैले पत्यार गरिन मैले कहिल्यै मानिन जीव जम्मै उस्तै हुन् हिंसा गर्नुहुन्न त्यसले मलाई कहिले कतै छोएन तर त्यो मान्छेको आँखा कथा यसको व्यवहार र सहने शक्तिले हावा कावा तुल्याउँछ मलाई हराउँछ जस्तै लाग्छ आमा अचानक चकित भएन द्रवित भएन र एकदमै माया गर्दाको मौन अवस्थामा चाहिँ मेरो कपाललाई आफ्नो छातीमा लगाएर धेरै बेर मुखले कञ्चटमा तालुमा मुसारिरहन् छोरी तिमीमा ज्ञान प्रवेश गर्यो अब तिमी कुनै कुरामा नहटबडाउनु र त्यो मानिससित सदैव सतर्क रहनु आमाले अन्तमा दिएको दिव्य उपदेश यही थियो मलाई त्यस दिनपछि त्यो मान्छेलाई मैले गजग्राह गुफामा अर्को दिन मात्रै घन्टौँ केही खोजिरहेको अवस्थामा भेटेँ उसलाई चिडाउन भनेर बल्छीमा माको कत्ले माछा पारेर छटपटाइरहेकै अवस्थामा झुन्ड्याएर उनेर लगे उसको नाक सामुनले त्यो माछा फत्याकिँदै गर्दा समेत ऊ आफ्नो धुनमा विचलित भएन अनि मैले चिच्चाएर उसको ध्यान भङ्ग गरेँ के तपाईँलाई ढुङ गर्न सक्छु भन्ने निकै घमण्ड छ अनि उनले मेरो सबै क्रियाकलापलाई गम्भीरता साथ ग्रहण गरेर भने तिमी राम्रै छौ अत्युत्तम भनेर ईश्वरले सबै क्रियाकर्म गर्न छुट दिएको छ Ah. हेरिराख यो गुफामा धेरै पटक व्याधाहरू प्रवेश गरेका छन् धेरै हिंसक जनावरहरू बास बसेका छन् धेरै पटक बाढीले डुबाएको छ डडेरोले खाएको छ यो चट्टान तैपनि सुन्दर छ सजीव छ हेर त जे जे देउता देउतीको कल्पना गर्यो त्यही त्यही देखिन्छ हो अनेकन चित्रकृति जस्ता अनौठा जीवात जस्ता आकार प्रकारका बथानै चोक्टाहरू ढुङ्गाका मान्छेले विचार गरेर ढङ्ग पुर्याएर बनाए जस्ता रंग रंगका राम्रा रमाइला वस्तुहरू छन् पहिले त कहिल्यै यस्तो विचारै आएन यहाँ धेरैचोटि आउँदा पनि मलाई उनको भनाइले लिपो अहिले अचम्मसँग झस्काइदिएको छ तपाईँले चाहिँ के देखिरहनु भएको छ त मैले अन्तमा सोधेँ बुद्ध नै बुद्ध मैले यहाँ आएदेखि भगवान अन्यत्र जानु नै भएको छैन भन्ने देखेँ देखिरहेको छु बुद्ध संघका शरणमा प्रत्यक्ष यही विराजमान हुनुहुन्छ बुद्धम शरणम गच्छामी संगम शरणम गच्छामी धम्मम शरणम गच्छामी उनीसँगै मेरो पनि स्वर समवेत भएर सारा लोकालोकसम्म ध्वनित भइरहन्छ बाँचेर पनि

तेस्रो पटक उनीहरू भूमि जाँचको लागि आएका छन् यहाँ उनीहरू नयाँ सहर बसाउन खोज्दैछन् पर्यटकहरूको लागि आकर्षक होटेल बनाउन खोज्दैछन् हाम्रा मानिसहरूलाई फकाएर अन्तै कहीँ सार्न खोज्दैछन् हुन सक्छ हामी आदिवासीका लागि उपल्लो उजाड जमिन मिलोस् जंगल फाँड्नु पनि नपर्ने जंगली कायदा पनि नमासिने त्यसको लागि उनीहरूले हाम्रा जातिका मान्छे किनेका छन् उनीहरू धेरै भाटा छन् एकपटक उनीहरूले मुखियालाई लिएर गएका पनि हुन् मुखिया त्यसपछि मलिन भएर फर्किएको पनि हो मेरो बाबुको भनेर आए भिन्दैछ यसमा मुखिया बाबुलाई नसोधी निर्णय दिँदैन त्यसपछि कचहरी बसेको पनि हो दुई तीनचोटि कचहरीमा भेला भएर अब यहाँका मानिसहरू यो टुङ्गेमा पुगे जस्तो लागेको छ त्यो ठाउँ चाहिँ छोड्नै पर्ने भयो जस्तै कोइलाबासको पनि पुरानो बस्ती उठेको थियो ती मानिसहरू बितर भए तर दुसातहरू फरक छन् यिनीहरू बितर हुन मान्दैनन् नमानेर के गर्छन् लडाईँ गर्छन् के लडाईँ गर्छन् देख्नु भएन सहरियाहरूसित बोल्न त डराउँछन् र बोल्न डराए होलान् विरोध त गर्छन् नि होइन र अह उनीहरू चुपचाप बास छाड्ने सुरुमा छन् यसको सट्टा यस्तै अर्को ठाउँ जंगल फाँडेर सार्ने सुरुमा छन् मैले अभ्यागतलाई सुनाउने अभिप्रायले धेरै कुरा भने जंगली जातिमा बन्चर पशुसँग लड्ने सूर्याइ त हुन्छ तर सभ्य मानिसहरूसँग जोरी खोज्ने ताकत हुँदैन भनेर धेरै कुरा बुझाए सायद उनले पत्याएनन् भने यो कुरा राम्ररी बुझ्ने मानिसको हो यहाँको मानिस जसलाई धेरैले मान्छन् त्यस्तो त को छ र अलिअलि ललुवा हो सोमे हो बिरे हो तिमी पनि त हो नि उनले मलाई पनि मिसाए मलाई उनीहरू आफ्नो जातिकै मान्दैनन् अब मान्छन् म पनि त हो तिमी जस्तै तिम्रो घरको मान्छे तपाईँसँग त उनीहरू अरू धेरै रिसाएका छन् तपाईँकै कारण हामीसँग पनि उनीहरूको दृष्टिमा हामी साँच्चै पराई मान्छे हो त्यसपछि भिक्षु मलाई समेत लिएर नाप नापजाँच टोली भए ठाउँ गए उनीहरूसँग प्रश्न उत्तर गरे यी मान्छेहरू शताब्दीदेखि यो ठाउँमा बसिआएका छन् यिनलाई उठाउँदा यिनको बास मात्रै उठ्दैन अस्तित्व नै लोप हुन्छ के सोच्नु भएको छ तपाईँले गराउँछौँ उनीहरूको पुनर्वास गराउँछौँ हामी हामीसँग पुरापुर कार्यक्रम छ यदि स्वेच्छाले उठ्न चाहेनन् भने बल प्रयोग हुन्छ मानव अधिकारमा बल प्रयोग गर्न मिल्छ यो मानव अधिकार परेर राज्य व्यवस्थाको कुरो पर्यो अनि यहाँ को हुनुहुन्छ म पाहुना हुँ पर्यटक हुँ भिक्षुले उत्तर दिएको यहाँहरू जस्तै अभ्यागत अन्वेषकहरूको लागि नै यो कार्यक्रम बन्न लागेको छ म जस्ता धेरै साधु पर्यटकहरू यहाँ यो बस्ती यस्ता आदिम जातिहरूका बारे जान्न बुझ्न अनुभव गर्न आएका हुन्छौं र यस्तै जिज्ञासामाथि जबरजस्ती अतिक्रमण गरेर यहाँहरू जंगलमा कंक्रिट बस्ती बसाउन खोज्दै हुनुहुन्छ भिक्षुले उत्तर दिए होइन होइन यो आकर्षण हो यसको अस्तित्व बचाउनुपर्छ यसलाई बाहिर दुनियाँसम्म पुर्याउनुपर्छ हामी त्यही चिन्ता लिएर नै यो काममा लागेका छौँ यहाँलाई भ्रम भएछ यो राष्ट्रिय योजनाकै अङ्ग हो त्यो टोलीबाट उत्तर आयो हामीले यो दुस्सात गाउँको दोस्रो ठाउँमा बन्दोबस्त गरिसकेका छौँ यहाँ ढुक्कै रहनुभयो हुन्छ हामीले उनीहरूलाई मनाइसकेका छौँ पछि यो ठाउँ पर्यटनको लागि अझ धेरै उपयोगी हुनेछ त्यसभन्दा पनि बढ्दा उपयोगी अहिले त यहाँ के नै छ र मुस्किलले यहाँहरू जस्ता दस आठजना पर्यटक आउँछन् हामीसँग प्याकेज टुरिज्मको राम्रो प्लान छ स्टार होटेल खोल्दैछ मानव आदिवासी बाहेक जीव जन्तु चराचुरुङ्गी नौका यात्रा जंगल लज कटेज क्याम्प फायर थुप्रै प्रोग्राम छ त्योभन्दा पनि महत्वपूर्ण कुरो ऐतिहासिक र प्राकृतिक सजीवताको संरक्षणप्रति यहाँको दृष्टि पुगेको छ भिक्षु युवकले अलिक क्षुब्ध प्रकारको यो प्रश्न गरेपछि उनीहरू एकछिन स्तब्ध भए होला त्यस्तो रहेछ भने त्यता पनि सरकारी ध्यान अवश्य आकृष्ट होला अहिलेलाई हाम्रो ध्यान एउटा विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्नमा केन्द्रित रहेको छ उनीहरूको जवाफ सरकारी अख्तियार प्राप्त अधिकारीको जस्तै थियो र अभ्यागत भिक्षु महोदयले नाजवाफ रहनु नै श्रेयस्कर युक्ति ठाने मूल्य धरापमा पार्ने वा मूल्यको परिष्कार गर्ने भन्ने जिम्मेवारी व्यक्तिको भन्दा राज्यको बढी हो व्यक्ति त्यो पनि आयातित वर्गको यस्तोमा बोल्ने आधार नै पोखिएर रहन्छ र जुन प्रस्ताव जमीनमा अधिकार हुनेहरूबाटै स्वीकारिसकेको छ अनाधिकार माटो उधिनो मूर्खता किन गर्ने उनी हिँडे र मैले उनको पदानुसरण गरे त्यसपछि ती रामकोटमाथिको भग्नावशेष किल्लामा गई भैलिन बजाएर बसे साँझको बेला एक्लास वनमा बिचकेर बिरानिएको मानिसले भैलिन बजाएको सुन्नु र सुनेको सुनै हुनु एकोतार कस्तो अनुभूति हुँदो होला बस त्यसै बिछेट्ट अवस्था थियो मेरो कसै देवदूतले आएर लोकसँग उठाएर लग्यो होला राति बाले सोधे छोरी तिमी कहाँ गइथ्यौ एक्लै यति अभेरसँग पहिलोचोटि मैले उनलाई ढाँटेँ बदेल खेर्न गएकी थिएँ बा बदेल फुत्कियो म चित खाएँ त शिकार र शिकारीको बेला बखत यस्तै हविगत हुन्छ बाले त्यही कुरा पाहुना भिक्षुसित पनि सोधेछन् अनि तपाईँले के जवाब दिनुभयो त भोलि पो सो कुरा थाहा भयो मैले यो जमिन छोड्नु हुँदैन म सरकारी अदालतमा उजुरी दिन गएँ भनिदिए हो त्यसो गर्न सकिन्छ त सकिन्छ अन्तर्राष्ट्रिय अदालतसम्म लान सकिन्छ भिक्षुले भने कसरी म अबोध थिएँ तर अति आशावादी कसरी भन्नलाई सबै मान्छे एक ठाउँमा बोलाउनुपर्छ त्यसै बिहान सबैलाई आफू कहाँ बोलाए बा आमालाई पनि वास्तवमा हामीलाई ती पाहुनाको नाउँ पनि थाहा थिएन ठाउँ ठेगाना कर्म धर्मको त कुरै छोडौँ उनले मानिसहरूलाई सम्झाए मानिस के भन्ने जंगलीहरू अरू पशुहरू चार खुट्टाले हिँड्छन् यिनीहरू दुई खुट्टाले फरक त्यति हो जनावरहरूलाई लुगाफाटोको जरुरत हुन्न रौँले ढाकिएका हुन्छन् यिनलाई लाज हुने अङ्ग ढाक्ने लङ्गौटी चाहिन्छ हामीहरू देव सन्तान हौ दैवले उनीहरूलाई शहरमा पस्न दिएका छन् हामीलाई वनमा त्यसैले हामी वनवासी हौं उहिले रामजी पनि वनमा बस्या थिए सीताका दुईजना छोरा वनमै जन्मिया थिए हामीहरू उनकै सन्तान हौ अब सहरका मान्छेले आएर हाम्रो घरबास उठाउन थालेछन् छन् हामी मान्दैनौ मान्नै हुँदैन किनभने हामीलाई यहाँबाट हटाएर उनीहरू यो जंगल सबै राज गर्न चाहन्छन् यसलाई फाँडेर हाम्रा आहार विहारका सबै चिजमा आफ्नो कब्जा जमाउन खोज्दैछन् अनि हामी के हुने उनीहरूको कमारा कि के त्यतिन्जेलमा मैले आइते मङ्गले बिरे लाले जस्ता युवकहरूलाई अड्डामा उचुर हालेर जमिनमा हकदाबी पुर्याइरहेको कुरो सम्झाएँ बालाई मुखियालाई डराउनु पर्दैन भन भने र आमालाई आइमाई केटाकेटी सबै उल्टिएर बाटो छेक्यौं भने यी यता पस्नै सक्दैनन् भने चुर्याए पिच्छुले लडाईँ झगडा गर्न नहुने कुरो सम्झाएर धरना बस्ने अड्डामा गुहार्ने अरू अरू मानवसेवी संस्थाहरूसँग गुहार माग्ने जस्ता उपाय बताए आफै अन्तर्राष्ट्रिय बौद्ध सम्प्रदायको सदस्य भएको र लाखौं बुद्धिष्टहरूको तीर्थस्थल बनाइकन यस ठाउँलाई जोगाउने कसम खाए लाग्यो दुसातहरूले यो कुरो पत्याए एक दुईले पुलिस लगायो गोली चलायो भने के गर्ने भनी सोधेका थिए मान्छेलाई गोली हान्न पाइँदैन कानून लाग्छ फेरि हामी मारकाटमा जाइ लाग्दैनौ खालि हाम्रो पुर्खाको थलो हामी छोड्दैनौ भन्दा कसैले गोली हान्न सक्दैन भनेपछि चुप लागे एउटा बुढाले शंका गर्यो त्यति बेला तिमी भाग्यौ भने मलाई मेरो भन्दा तपाईँहरूको बढी माया छ नत्र अहिले नै भागिहाल्थे भनेर ढुक्क तुलाए भिक्षुले I पत्याउन त पत्याए तर हिजोसम्म सुधारको अलिकति सुरुवात गर्न थाल्दा मात्रै पनि हुल उठेर जाइ लाग्ने जात आज यति छिटै कसरी आश्वस्त भए अनि आश्वासन दिने परदेशीलाई तिमीलाई चाहिँ किन यस्तो रहर लाग्यो भने त कसैले एक वचन किन सोधेन र उनै सहरियाहरूको मतियार पो थियो कि दुसाथहरू चारै सोझा थिए उनीहरू आत्तिएका थिए बचाउने कोही वीर पुरूष थिएन भाग्न लागेकालाई भूत सहारा मिल्यो स्वरमा स्वर मिलाए तर भिक्षु हिजो आफै नाजवाफ तलबाट फर्केको मान्छे आज कसरी यति सुरु भएर निस्कियो र मलाई शंका थियो तर त्यो शंका यहाँ प्रकट गरौं म आफै महामूर्ख हुने ठूलो डर थियो निस्तो भात खाएर भैलिन बजाउने साथीसँग अब पूरा गाउँलेको भाग्य निर्भर हुन पुग्यो खासकुस कतिले कुरा काटे पनि चिन्नु नजान्नुको चार दिने पाहुनाले यत्रो कुरो कसरी पार लाउने हो मुखियाहरू चार पाँचजना बुजुर्गहरूले उसलाई तानेर एकान्तमा लागे कौपिनधारी लठुवा बुढापाकालाई कुरो बुझाउन बिच्छी बाठो गुरूबा बाबा पक्कै चुक्दैन भन्ने मलाई विश्वास छ विश्वास गर्न अरू योग्य किन पनि छ भने ऊ निडर र निर्लोभ पनि त्यत्तिकै देखिन्छ त्यताबाट आएर उनीहरूले भेला भएका ठूला साना सबै गाउँलेलाई भए कोही आफ्नो घरद्वारबाट एक डेग चल्ने छैन जे परि आउँछ हामी एक भएर लड्ने र आखिरी साससँग लड्ने हो हो लड्ने लड्ने समवेत स्वरहरू मानिसहरू आफ्नो काममा लागे केही मान्छे जसमा तिनीहरू शंका थियो जग्गा खोज्नेहरूको पक्षमा लागेका जस्ता उनीहरूका ओठ सुक्खा र मुख मलिन थियो ती ती मान्छेलाई बेग्लै सम्झाउनुपर्छ मैले सो सुराग दिएपछि परदेशी भिक्षुले भने त्यस दिन साँझ अबेरसम्म फेरि मैले उसलाई देखिनँ किनभने म आमाको स्याहार गर्न घरमा आएर दिनभरि त्यतै लागे सम्भवतः उनी सधैँ चाहिँ गजग्राह गुफामा गएर त्यहाँको पत्थर जाँच्न लागे कि जतिखेर पनि गुफामा गइराख्या के हराएको छ र खोजिराख्या मैले एकचोटि उसलाई योभन्दा त्यहाँ मलाई दस वर्षलाई पढ्ने कुरा छ भनेका थिए खै मैले त देख्दिनँ त्यस्तो केही कुरा छ गुफा छ गुफामा तान्द्राङ तोन्द्रुङ थरी थरीका पत्थर छन् कोही कुन रंगका कोही कुन छाँटका बस हेरेको हेरे गर्नुपर्ने उनलाई न त्यसमा जिउ छ न ज्यान छ उनलाई त त्यहाँ चरा कराएको खोला सुसाएको र जंगल लहलहाएको समेत अनौठो र अचम्मको लाग्छ धेरै पढेका मान्छेसँग निपटहरूको के लाग्छ राति घरमा कुरा भयो लालटिन बालेर बा आमा म र ऊ हामीले भन्यौं जंगलमा बसेर जंगली मान्छेहरूको संगत गरेर उनीहरूको उद्धार गर्ने बाछा बाँधेर तपाईँ के गर्न चाहनुहुन्छ तपाईँ को हो र किन केही पनि नभनिकन यहाँ बस्ने यहाँका मानिसहरूलाई माया गर्ने उनीहरूको सुख दुःखसँगै काट्ने अठोट गर्नुहुन्छ हामीहरू तपाईँको सबै कुरा पत्याएर तपाईँका पछि पछि लागेर कतिसम्म साध्य लाग्छ र त्यसबाट तपाईँले के पाउनुहुन्छ हामीहरूले प्रश्न गरेको पनि मिलेन कि उल्लुको ठानिँदैछौ कि जस्तो लाग्दा लाग्दै पनि प्रश्न गरिएको छ र थुप्रै प्रश्न गरिएको छ उनी चुपचाप हाँसिरहेका छन् हाँसेर धेरै प्रश्नको जवाफ दिए चाहिँ गरिरहेका छन् भगवान बुद्ध घर छोडेर हिँडेका थिए घर पनि सामान्य झुपडी घर होइन राजभवन पत्नी छोरा पिता माता सारा आफन्तहरू राजपाटको सुखशैल छाडेर हिँडेका थिए र गएका थिए कहाँ जंगल जंगल त्यस्तो ठाउँ हो भगवान बुद्ध जहाँ गए र जस्ता मान्छेहरू भेटे उनीहरूलाई नै माया गरे प्राणीहरू सबैलाई बराबरी माया गर्ने उनै महात्माको म अनुयायी हुँ उहाँकै काम गर्न आएको एउटा सन्यासीलाई तपाईँहरूले यति धेरै माया गर्नुभएको छ बस्न भूमि खान अन्न जल दिनुभएको छ मेरो घर मेरो परिवार अब सबै यही मेरो आफ्नो संसार भएको छ मैले खोजेको खुसी त्यस गुफामा छ मैले चाहेको आनन्द त्यसै जंगलमा खोलामा छ तपाईँहरूले दिएको कुरा यति अनमोल छ कि मैले त्यसको मूल्य चुकाउन खोजेर त सात जुनीमा पनि सक्दिनँ संकल्प गर्न खोजेको छु कम्तीमा यो जुनी मैले यही समर्पित गर्नुपर्छ उनले कुरो टुङ्गाए त्यसपछि हामीहरूको भावुक हुने पालो थियो मानिसलाई दैवले कसरी कहाँ कति बेला किन खटाउँछ त हुँदैन बाबुले भनेको ठिक हो सबै कुरो प्रभुकै खटन पटनमा चल्छ हामीहरूले नजानेर चित्त दुखायौँ होला क्षमा गर्नुहोस् र तपाईँको यति उच्च विचार रहेछ अवश्य हामीलाई पनि दिनुहोस् वा आमाले हुनेसम्म विनम्र भावना प्रकट गरे मलाई चाहिँ त्यस्तो केही लागेन मान्छे बाठो हो भनेर आफ्नो खोलमामा सुत्न गए उन्नाइस बिस वर्षकी भैँचालु केटी मलाई हेरेर ऊ कति पनि उत्ताउलो हानीबानी प्रकट गर्दैन साँच्चैकै बुद्ध नै हुँ भने चाहिँ गरी बुजुर्गै छाटी बस्छ हुन त ऊ चालिस नागे चाहिँ होला तैपनि चालिस नाग्दैमा पुरुष पलासको फूल जस्तो निर्वास त हुँदैन नि र म म पनि आदिवासी बस्तीकै केटी भए पनि भन्नेले राजकुमारी जस्तै पनि भन्ने गरेकै छन् पारकीहरू पढेर र पढेर उत्तिकै ज्ञानशील हुन्छ भन्छन् सौन्दर्यको परखमा निर्जीव झैँ रहने पुरुष या त कप्टी हो या का पुरुष यो पनि त किताबमै लेखेको कुरा हो कुन्य के पढ्छ भिक्षुले फुर्सद मिल्यो कि मोटा मोटा किताब पल्टाइरहेको देखिन्छ मेरो मनमा थुप्रै पराकाष्ठा प्रश्नहरूले धेरै बेर झुट्टी खेलिरह्यो म निदाएँ निद्रामा लाजलाग्दो प्रकारको सपनाहरू मसँग खेल्न आए र ती पनि भिक्षुकैसँग संसर्गित थिए बिउजिएपछि आफैसँग लजाउनुपर्ने मेरो अवस्था थियो मसँग आफ्नो एकाङ्की अर्धकत ऐना छ आफूलाई हेर्ने अरू कसैलाई थाहा छैन त्यो लिएर पछाडिपट्टिको फरीको उघारी कर्के उज्यालोमा आफूलाई आफ्नो सर्वाङ्गलाई हेर्न लागे पटक पटक हेरेर एक्लै खुब लजाएँ फूल हुनु त वन फूल जस्तो मैले यस्तो मोहक जोवन कुनै कुन भगवानको कृपाले कसरी पाएँ आज पनि पोस्चलीको वाचन श्रृंखला दोस्रो श्रृंखलासम्म आइपुग्दा हामीले पोस्चलीको तेह्र चौध वर्षको उमेरदेखि उन्नाइस बीस वर्षसम्मको उमेरलाई समेट्न सकेका छौं र यो उपन्यासमा अझै पोस्चलीको अगाडिको उमेर कसरी बित्दै गयो कस्तो कस्तो घटनाहरू घट्दै गए भन्ने कुरा लेखिएको छ यो पूरा सुन्नको लागि यहाँहरूले अरू भागको प्रतीक्षा गर्नुपर्छ रेडियो वाचन अन्तर्गत शिव अधिकारीको उपन्यास पोस्चली सुन्न बयासी पृष्ठको उपन्यास पोस्चली आज ठिक आधा भएको छ अर्थात एकचालिस पृष्ठ पूरा भएको छ बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा पोस्चली नाम शीर्षक दिइएको छ शिव अधिकारीद्वारा र यो उपन्यासलाई हामी गएको श्रृंखलादेखि रेडियो वाचनमा वाचन गर्दै आएका छौं आज अब दोस्रो श्रृंखला पनि वाचन पूरा गरिसक्यौं कृपया कस्तो लाग्छ खबर गर्दै गर्नुहोला जानकारी गराउँदै गर्नुहोला पुश्चली उपन्यासको वाचन सँगसँगै रेडियो वाचनबाट विदा हुने जमर्कमा छौं आगामी श्रृंखला यसै बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा पुश्चलीको तेस्रो श्रृंखला लिएर आउने नै छौं प्रतीक्षा गर्नुहोला तबसम्मको लागि म प्रस्तुता अच्युत किमिरे विदा चाहन्छु आज्ञा दिनुहोस् नमस्ते रेडियो